उत्पत्तिको पुस्तक अध्याय आठ तर परमेश्वरले नुवा र तिनीसँग जहाजमा भएका सबै वन पशु र पालिने पशुहरूलाई सम्झनुभयो अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो र पानी घट्न लाग्यो अघातका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्द गरियो अनि पानी पृथ्वीमा लगातार घट्दै गयो एक सय पचास दिन बितेपछि पानी घट्यो सातौं महिनाको सत्रौं दिनमा जहाज आरारातका पहाड़हरूमा अडियो दशौं महिनासम्म पानी लगातार घट्दै गयो दशौं महिनाको पहिलो दिनमा डाँडाहरूका टाकुरा देखा परे चालिस दिनपछि आफूले बनाएको जहाजको झ्याल नोहाले खोले र एउटा कागलाई उडाइदिए अनि जमिनको पानी नसुकुन्जेल त्यो काग यताउता उडिरह्यो तब नुहाले जमिनमा पानी घटेकी भनी हेर्न एउटा ढुकुर पनि उडाइदिए त्यस ढुकुरले आफ्ना खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनीकहाँ नै जहाजमा फर्क्यो किनभने पृथ्वीमा अझै पानी थियो तब तिनले आफ्नो हात पसारेर त्यस ढुकुरलाई समाति आफू कहाँ जहाजभित्र ल्याए अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई जहाजबाट उडाइ पठाए तर यसपालि त्यो तिनी कहाँ फर्केर आएन नोहाको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्वीबाट पानी सुक्यो र नोहाले जहाजको छत उघारेर हेरे जमिन सुक्खा थियो अनि दोस्रो महिनाको सत्ताइसौं दिनमा जमिन पूर्ण रूपले सुक्यो तब परमेश्वरले नुहालाई भन्नुभयो त तेरी पत्नी तेरा छोराहरू र तेरा बुहारीहरू समेत जहाजबाट निस्की तेरो साथमा भएको हरेक जीवित प्राणी पशु र पंक्षी दुबी तर घसर्ने जन्तुलाई बाहिर निकाल र तिनीहरू पृथ्वीमा प्रशस्त गरी बढुन् र तिनीहरू पृथ्वीमा फैलिँदै जाउन् र संख्यामा वृद्धि हुँदै जाउन् तब नोहा तिनका छोराहरू तिनकी पत्नी र ता बुहारीहरू जहाजबाट निस्केर आए र सबै पशु घसर्ने जन्तु पंक्षी पृथ्वीमा हिडुल गर्ने सबै जीव जन्तुहरू पनि तिनीहरूका जात जात अनुसार जहाजबाट निस्केर आए अनि नोहाले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पंक्षी मध्येबाट लिई होम बलि चढाए त्यसको मीठो बासना लिनु भएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई श्राप दिने छैन यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन् अहिले मैले गरे जस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाशमा गर्ने छैन पृथ्वी र हुन्जेल बिउ छर्ने र फसल काट्ने समय जाडो र गर्मी ग्रीष्म र शिशिर र दिन र रातको अन्त हुने छैन